आयो कागजको फुलछुरी तर बस्नले ठाउँ मगमा गाउन लागे है तिमीले त पाऊ के राखेथ्यौ तर बोझुले दिल जगमा गाउन लागे है तिमी आयो कागजको छुरी मिलके था तिम्रो रूपको प्रभाव तिमी साथ भइदिए केही हुन्न अभाव तिमीलाई के था तिम्रो रूपको प्रभाव तिमी साथ दैदिए केही हुन् न अभाव न त जुन हो तिमी न त तारै हो तिमी न त जुन हो तिमी न तारै हो तिमी तर रात यो त्यसै जगमा गाउन लागे तिमी आयो कागजको फुलसुरी तर बस्नले ठाउँ मगमगाउन लागे है तिमीले तापाउ प्रियमै राखे त्यो तर बोझले दिल जगमगाउन लागे है तिमी आयो कागज प्रशंसा के गरौँ तिम्रो स्वरको कसो तिम्रो गाले पनि गीतभन्दा मिठो प्रशंसा के गरौँ तिम्रो स्वरको कसो तिम्रो गाले पनि गीतभन्दा मिठो मलगाउने रहर नसुनाउने रहर मलगाउने रहर नसुनाउने रहर आयो कागजको फुलचोरी तर बस्नले ठाउँ मगमगाउन आउ पाउी मै राखेथ्यो तर बोझले दिल जगमा गाउन लागे है तिमी आयो कागजको फुलसुरी